लिएर रहनुभएका तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई एउटै मालामा गाँच्ने हाम्रो प्रयास विगत छ वर्ष लामो प्रयास कार्यक्रम मुक्तक मालाको प्रयास कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ रेडियोभिजनमा एकानब्बे दशमलव छ मेगार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभर एकैसाथ सुनिरहनु भएको छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुन्छ कार्यक्रम लिएर आज पनि म मदन भण्डारी उपस्थित भइसकेको छु मलाई प्रविधि समिसनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता देशको धरोहर सधैँ धरापमा छ कसले बचाउन सक्छ देशको धरोहर सधैँ धरापमा छ कसले बचाउन सक्छ स्वदेश प्रतिको लगावले नै राष्ट्रियता मुस्कुराउन सक्छ वर्तमान सरकारले जनचाहनाको उपेक्षा गरेको देख्दा यस्तो लाग्दैछ कति देशबाट गणतन्त्र अस्ताउन सक्छ अहो यो मुक्तकमा देशप्रतिको मोह सावित्रा लुइटेल घिम्रेजीको बिर्तामोड झापा उहाँको घर हो हाल उहाँ इजरायलमा हुनुहुन्छ निकै मिठो मुक्तक लेख्नुहुन्छ मुक्तकार सावित्रा लुइटेल घिमरेजी उहाँका यिनै मिठा चुस्किला मुक्तकरहरूसँगै श्रोता आजको कार्यक्रम मुक्तक मालामा मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको कार्यक्रम मुक्तक माला श्रोता दुई भागमा बाँडिएको छ हामी पहिलो आधा भाग आधा समय इजरायलमा रहनुहुने नारी मुक्तकिला मनहरूको मुक्तकिलो बुलन्द आवाज सुन्नेछौ दोस्रो भागमा भने तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू म समावेश गर्नेछु इजरायलमा रहनुहुने नारी मुक्तकिला मनहरूको दोस्रो संयुक्त मुक्तक संग्रह नारी स्पन्दन प्रकाशनको तयारीमा रहेको छ यही माघ महिनाभित्र संग्रह विमोचनमा ल्याउने तयारी भइरहेको इजरायलबाट मुक्तकार सावित्रा लुइटेल घिम्रेज्यूले हामीलाई सूचना छोड्नु भएको छ घरबाट टाढा प्रदेशको भूमिमा रहेर नेपाली साहित्यको रसिलो विधा मुक्तकको विकास र विस्तारमा तपाईँहरूले पुर्याउनु भएको योगदानको हामी खुलेर प्रशंसा गर्दछौं सँगै तपाईँहरूले प्रकाशनमा ल्याउन लाग्नुभएको नारी स्पन्दन सम्पूर्ण नेपाली मनमनमा बस्न सफल संग्रह बनोस् धेरै धेरै शुभकामना दिन्छौ श्रोता यस संग्रहमा इजरायलमा रहनुहुने बाइसजना महिला दिदी बहिनीहरूको बीस बीसवटा मुक्तक प्रकाशनमा आउँदैछ सङ्ग्रहित भएर आज म केही मुक्तक इजरायलमै रहनुहुने प्रिय मुक्तकारहरूको लिनेछु कार्यक्रमको पहिलो भागमा आधा समयमा तत्पश्चात मैले भने तपाईँहरूले पठाउनुभएका मुक्तक मसँग छन् कार्यक्रममा म ढिला नगरी मुक्तक नै लिन्छु अहिलेलाई भने इजरायलमा रहनुहुने नारी मुक्तकिला मनहरूको मुक्तकिलो आवाज तपाईँलाई श्रोता अठोट गरेपछि पुरा नभएसम्म खुकुलो नबन्नु अठोट गरेपछि पुरा नभएसम्म खुकुलो नबन्नु बुझेको छौ तर पनि जान्ने हो भने ठुलो नबन्नु यति मात्रै हो चाह मेरो फुलिरहनु सबैको मनमा सजाउन सक्ने हुनु टक्टक्याउनु पर्ने धुलो नबन्नु ओहो यो मुक्तक मुक्तकार भवानी अधिकारी नेपाली भावना भनेर सँगै लेख्नु भएको छ गजुरी एक धादिङमाको घर हो मैले भवानी अधिकारीजीको मुक्तक लिएँ कार्यक्रममा म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ सुनिता राई आठ राई तेह्रथुम उहाँको घर हो हाल उहाँ इजरायलमा हुनुहुन्छ मैले भन्नै परेन धेरै चर्चा छ खै को छ कुन्नी सरकारमा धेरै चर्चा छ खै को छ कुन्नी सरकारमा विपन्नहरू नै सदा अभावको तरवारमा चुपचाप कटकरामा उभिएको छ करिब कोही त न्यायको दरबारमा यो आवाज मुक्तकिलो आवाज सुनिता राई कन्दङबाजीको मैले प्रारम्भमा लिइरहेको मुक्तक भने मलाई सावित्रा लिटेल घिम्रेजीले पठाउनु भएको श्रोता अर्को मुक्तक म लिँदैछु कार्यक्रममा मसँग मुक्तक छ कमला भण्डारी ढकालजीको आँखाभरि स्पर्शित छैनौ रोमाञ्चित हुने गरी आँखाभरि स्पर्शित छैनौ रोमाञ्चित हुने गरी मिजासिलो तिम्रो रूपलाई छाम्न खोजे घरिघरि मेरो यादको फुलबारीलाई आफ्नो तिमी ठान्छौ भने आऊ प्यारा सामिप्यमा रमाउनेछौ दिलको मालिसरी कमला भण्डारी ढकालजी रूपन्देही मणिग्राम उहाँको नेपालको ठेगाना अर्को मुक्तक सरला अरियालजीको श्रोता मसँग रहेको छ राखेर रा बाँचे ती गैरी क्षेत्रबारी राहदानी बनायो राखेर रा बाँचे ती गैरी बारी राहदानी बनायो हुँदैन भन्दै व्यवसाय आमदानी राहदानी बनायो साथीभाइ विदेश हिँडेको देखेर बुझ्दै नबुझी ऊ पनि डिग्रीको सर्टिफिकेट च्यातेर फाली राहदानी बनायो मुक्तकमा नेपालीको पीडा यसरी आफू परदेशमा रहँदा नियालिरहनु भएको घटनालाई सरला अर्यालजीले उठाउनुभयो गुल्मी उहाँको घर हो अर्को मुक्तक सुमित्रा भण्डारीको श्रोता मसँग रहेको छ एकान्तमा बसेर आफ्नै मनलाई सोधेर हेर्छु एकान्तमा बसेर आफ्नै मनलाई सोधेर हेर्छु बिर्सिएका अतीत कहिलेकाहीँ खोजेर हेर्छु अलमल हुन्छु किन छाया लाग्छ अपरिचित धमिलिएका यादहरू सफा मनले छोएर हेर्छु सुमित्रा भण्डारी नेपाल नवलपुर उहाँको घर अर्को मुद्दा मसँग सपना बानियाजीको रहेको छ श्रोता परदेशमा बसी मनको पीडा पोख्न कलम चलाउँदैछु परदेशमा बसी मनको पीडा पोख्न कलम चलाउँदैछु सम्झेर विगतका यादहरू समेटी यो मन चलाउँदैछु आफ्नो देशमा कर्म गर्न भाग्यले साथ दिएन मलाई हुन्छ कि सुख बुढेसकालमा भनी पाखुरी गलाउँदैछु सपना बानिया वर्षा ठोरी उहाँको घर हो निकै मिठा मिठा मुक्त खराबहरू आज कार्यक्रममा मैले वाचन गर्ने मौका पाएको छु अर्को मुक्तक मसँग छ सीता अधिकारीजीको थाहा भयो तिम्रो आदत थाहा भयो थाहा भयो तिम्रो आदत थाहा भयो गरेकी थिएँ र त सङ्गत थाहा भयो भमराची फुलको डाली डाली चाल्ने बसेको रहेछ आखिर ल थाहा भयो सीता अधिकारीजी भरतपुर चितवन उहाँको घर हो अब भने श्रोता हामी कार्यक्रममा पहिलो गीत सुनौ मसँग मुक्तक रहेको छ बेलकुमारी घिमरेजीको मोरङ उहाँको घर हो बेलकुमारी घिमरेजीको मुक्तक सँगसँगै कार्यक्रममा हामी पहिलो गीत सुन्नेछौँ अबको क्रममा बेलकुमारी घिमरेजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिकको शैली तपाईँलाई श्रोता कुनै शब्दहरू भार भयो कुनै शब्दहरूको सार भयो कुनै शब्दहरू भार भयो कुनै शब्दहरूको सार भयो तिता मिठा अनुभवहरूको जित हार बार बार भयो विवाद रहित प्रेम कस्तो संसार नै रित्तो जस्तो त्यसैले उसलाई भेटेदेखि मेरो लागि बाँच्ने ठुलो आधार भयो आधी बाटो हिँडेपछि तिमीसित भेट भयो जिन्दगीको हाम्रो यात्रा त्यही बाट सुरु भयो सानो मोडैमा कुमारी गिमरेजीको मुक्तक मुक्तकसँगै यो मिठो गीत सुन्नुभयो रेडियो भिजनमा हुनुहुन्छ तपाईँहरू मुक्तक माला सुनिरहनु भएको छ आजको यो बसाई मैले दुई भागमा विभाजन गरेको छु आधा समय हामी इजरायलमा रहनुहुने नारी मुक्तकिला मनहरूको मुक्तकिलो आवाज सुनिरहेका छौँ आधा समय भने तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू म जोड्नेछु गाउँमा रुँदै हिँड्छु अरे छोरी फर्किआइन भन्दै गाउँमा रुँदै हिँड्छु अरे छोरी फर्किआइन भन्दै पर्तिसिएको कयौँ वर्ष भए तर मुखै देख्न पाइन भन्दै फर्किआउने चाहना त नभएको कहाँ हो र आमा खाने बेला नदुखाउनु मन बोकमा खाइ कि खाइन भन्दै यो मार्मिक मुक्तक निलम भुषालजीको भरतपुर चितवन उहाँको घर हो लामो समय परदेशमा रहँदा बस्दा आमालाई मुक्तकमा निलम भुषालजीले यसरी सम्झनुभयो अर्को मुक्तक म लिइहाल्छु श्रोता मसँग मुक्तक रहेको छ नम्रता उप्रेतीजीको अवसर पाए भन्दैमा अबेरसम्म नसुत हेर अवसर पाए भन्दैमा अबेरसम्म नसुत हेर स्वस्थ शरीर बनाउन आलस्य बानी फेर फनले संसारमा को महान बनेको छ जीवन सफल पार्न कार्य गर नत्र होला बेर यसरी सन्देश नम्रता उप्रेतीजीको झापा सुरुङ्गा घर हो हाल भन्नै परेन उहाँ पनि इजरायलमा हुनुहुन्छ अर्को मुक्तक मसँग छ बसु श्रेष्ठजीको भैरहवा रूपन्दे उहाँको नेपालको ठेगाना थाहा छ तिमीलाई विश्वास धेरै गर्छु भन्ने थाहा छ तिमीलाई विश्वास धेरै गर्छु भन्ने समस्यामा हुँदा तिम्रो भरोसामा पर्छु भन्ने फेरि किन बारम्बार प्रश्नको भौसार हजुर थोरै आवाज त छ नि भित्रभित्रै म मर्छु भन्ने बसु श्रेष्ठजी उहाँको मिठो मुक्तक अर्को मुक्तक मसँग सान्दा खवासीको जोवन कहिलेसम्म साँच्छौ तिमी जोवन कहिलेसम्म साँच्छौ तिमी कहिलेसम्म जीवन बाँच्छौ तिमी हिम्मत भए गरेर देखाऊ तिमी आफै अरूको इसारामा कति नाच्छौ तिमी शान्ता खवासी झापा उहाँको घर हो निकै मिठा मिठा मुक्तकरबहरू मैले लिइरहेको छु मजा मुक्तको म बाँडिरहेको छु तपाईँलाई पनि आनन्द भइरहेको होला भन्ने मैले अनुमान लिएको छु अर्को मुक्तक मसँग बिमा थापा कार्कीजीको रहेको छ श्रोता सिंह दरबारमा पक्कै खुसी छाएको सास भोलि सिंह दरबारमा पक्कै खुसी छाएको आज भोलि दुखीले सडकमा विरह गीत गाएको छ भोलि नेताहरू ठूलो महलमा बस्दा कठै गरिब जनताले न आङ ढाक्ने कपडा न खाना पाएको छ सिंह दरबारको आनन्ददेखि गाउँघरभित्रको पीडा मुक्तकमा भीमा थापा कार्कीजीले यसरी उठाउनुभयो छापा मोड उहाँको घर हो अर्को मुक्तक मसँग छ मुना आत्रियाजीको यस्तो मान्छेको बोली व्यवहार बानी मन पर्दैन यस्ता मान्छेको बोली व्यवहार बानी मन पर्दैन निकै हुँ भन्नेहरूको मनोमानी मन पर्दैन गाउँमा जन्मे गाउँ नै प्यारो म गाउँको मान्छे भ्रष्ट नेताहरू जति बस्ने राजधानी मन पर्दैन मुना त्रियसी मोरङ नेपाल उहाँको घर हो हाल त उहाँ पनि इजरायलमा नै हुनुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता पवित्रा बजगाईजीको रक्सी भन्ने चिजले जति मताइरहे पनि रक्सी भन्ने चिजले जति मताइरहे पनि छोड्न गाह्रो यसले जति सताइरहे पनि लागेपछि लाग्यो लाग्यो भुल्नै नसकिने खान छोड्नुहोस् मानिस सबले बताइरहे पनि गाह्रो हुन्छ है छोड्न चाहिँ लत लाग्यो भने तर छोड्नुपर्छ भनेर मुक्तकमा पवित्र आवाज फिर्ता मोर्चा चापा हाली यसरी बोल्दै हुनुहुन्थ्यो हवन श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुन्नेछौँ मसँग कादम्बरी दाना श्रेष्ठजीको मुक्तक रहेको छ इटहरी सङ्गीत चौक उहाँको घर हो कादम्बरी दाना श्रेष्ठजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक शैली तपाईँलाई श्रोता म तिज तिहार र लोसार सबै पर्व मनाउँछु म तिज तिहार र लोसार सबै पर्व मनाउँछु नेवारकी छोरी हुँ धान नाच्दा सधैँ रमाउँछु बहुभाषिक बहुसांस्कृतिक देश हाम्रो नेपाल त्यसैले नेपाली चाडपर्व यो दिलमा सजाउँछु एकानब्बे दशमलव छ मेगा आर्चमा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ हामीले आधा समय इजरायलमा रहनुहुने नारी मुक्तकिला मनहरूको मुक्तकिलो आवाज सुन्यौं अब भने श्रोता तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू म लिनेछु मलाई इजरायलबाट मुक्तक पठाएर मिठो भया बाँड्नुहुने मुक्तकार सावित्रा लुइटेल घिम्रेजीलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र सँगसँगै तपाईँहरूले प्रकाशनमा ल्याउन लाग्नु भएको नारी मुक्तकिला मनहरूको मुक्तकिलो आवाज मुक्तकिलो संग्रह नारी स्पन्दनको पनि तपाईँहरूले सोचे जस्तै भने जस्तै पाठकको मन लुट्न सफल रहोस् धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु अब भने श्रोता म तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू लिँदैछु बोलौ मिठो वचन बोली अत्तो पत्तो छैन बोलौं मिठो वचन बोली अत्तो पत्तो छैन हाँसौ खोलौँ दिलै खोली अत्तो पत्तो छैन कर्कलाको पातको पानी जस्तै छौं हामी आज चाहन्छौँ या भोलि अत्तो पत्तो छैन अहो राजेन्द्र उपाध्यायजीको यो मुक्तक बजाङ उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ राजेन्द्र उपाध्यायजीको मुक्तक मैले लिएँ निकै मिठो मुक्त खबरको साथमा आउँदै गर्नुहुन्छ मुक्तक मालामा यसरी नै अर्को मुक्तक मसँग छ जीवन भण्डारीजीको आफैले केही गर्छु भन्यो काम छैन मेरो आफैले केही गर्छु भन्यो काम छैन मेरो काम खोज्न मन त थियो दाम छैन मेरो काम र दाम दुवै हुनको लागि साथमा हुनु पर्दो रहेछ ठुलै नाम नाम छैन मेरो जीवन भण्डारीजी अनियोल अनियोलमा मुक्तकमा सुनवलतिर नवल भरासी उहाँको घर हो हाल दक्षिण कोरियामा हुनुहुन्छ अर्को मुक्तक मसँग छ जयराम विक जय भावुक्सीको जिन्दगीले उताबाट मुस्किल बोकेर आयो जिन्दगीले उताबाट मुस्किल बोकेर आयो र त सबै अटाउने सानो दिल बोकेर आयो जानै पर्छ एक दिन जान्न कसरी भनौँ यहाँ कालपरबाट परबाट दिल बोकेर आयो ओहो हो हो हो जयराम विकाजीको यो मुक्तक बार बर्दिया हाल कोहलपुर भनेर उहाँले हामीलाई यसरी सम्झनु भएको छ अर्को मुक्तक मसँग छ श्रोता एकराज भट्टराईजीको आफ्नै सहकर्मीको पीठमा आगो बालेपछि आफ्नै सहकर्मीको पीठमा आगो बालेपछि एउटै जुत्तामा यहाँ तीनजनाले खुट्टा हालेपछि कसरी हुन्छ विकास ए नेताहरू होलो भन त राम्रा काम गर्न लाग्दा पनि खुट्टा तान्न थालेपछि एकराज भट्टराईजी मोरङबाट चिन्ता यसरी मुक्तकमा अर्को मुक्तक मसँग छ गङ्गा ढकालजीको रोएर पो के हुन्छ ठान्छु अनि ऐना हेरिदिन्छु रोएर पो के हुन्छ ठान्छु अनि ऐना हेरिदिन्छु सच्चा साथी आफैलाई मान्छु अनि ऐना हेरिदिन्छु जब जब मलाई पनि कसैले बुझिदियोस् भन्ने लाग्छ हो दौडिँदै घरमा जान्छु अनि ऐना हेरिदिन्छु ओहो निकै सरल उपाय होइन हेरिदिने गङ्गा ढकालजीको देवदह हाट रोपन्दै उहाँको घर हो अब पनि श्रोता हामी कार्यक्रममा अर्को एउटा गीत सुनेछौँ सीताराम राईजीको मुक्तक मसँग रहेको छ लिमजुङ बुङ गाउँपालिका उदयपुर उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ सीताराम राईजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक शैली तपाईँलाई श्रोता आयो ढोका ढकढकाएर गयो आयो ढोका ढकढकाएर गयो खै सपना पनि निराएर गयो स्वार्थी हुनुको पनि तुका देखे जब उसले खुसी पाएर गयो सीताराम राईजीको मुक्तक मुक्तकसँगै यो मिठो गीत तपाईँले सुन्नुभयो मुक्तक मालामा सुन्नुभयो मुक्तक माला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ श्रोता अनि सुन्ने चाह मनभरि हुँदाहुँदै पनि सुन्न छुटाउनु भयो भने फेसबुकमा गएर मदन भण्डारी सर्च गरेर मेरो प्रोफाइल मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी अनि त्यस्तै गरेर रामशरण श्रेष्ठजीको blog Sisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेशन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ आजको यो वसाईमा म अहिले भने तपाईँहरूले नै पठाउनुभएका मुक्तक लिइरहेको छु मुक्तक नै जोड्छु नरुनु प्रिया हात राखेर शिरमा फर्किआउनेछु नरुनु प्रिया हात राखेर शिरमा फर्किआउनेछु छुट्नै परे पनि हाम्रो तकतिरमा फर्किआउनेछु दुई वर्षमा दुई महिना छुट्टी कसो पो नदेला र कम्पनीले बाआमालाई पनि नराख्नु पिरमा फर्किआउनेछु मुक्तकमा यो मार्मिक सन्देश देव छेत्री कुमाई दिपसीले बाँड्दै हुनुहुन्थ्यो सलियान उहाँको घर हो देव छेत्रीको मै जिखा यिनी मनसुनी हरपहरूसँगै म अर्को मुक्तक लिन्छु मसँग मुक्तक छ श्रोता प्रजित कुँवरजीको रितिएपछि पोल्टाको धन टाढा भइदिन्छन् रितिएपछि पोल्टाको धन टाढा भइदिन्छन् र हुँदैन भने हाम्रो मिलन टाढा भइदिन्छन् बाहना अनेक बनाएर तो पैसामा बिक्नेहरू घाइते बनाई अरूको जीवन टाढा भइदिन्छन् प्रसिद्ध कुमारसी बानापा चौध बायाँ खोला सिक्रे सेङ्साका मुक्तकार नियमित रूपमा यसरी नै आउँदै गर्नुहुन्छ मिठो माया बोकेर अर्को मुक्तक छ उहाँसँग रञ्जना पराजुली लम्सालजीको उन्माद लाग्छ भमरालाई जब फुलले बताएपछि उन्माद लाग्छ भमरालाई जब फुलले मथाएपछि पछुतो हुन्छ धेरै कसैको जब यादले सुताएपछि दिनपछि रात जस्तै ढल्दै जान्छ उमेर पनि अर्थहीन हुन्छ जीवन जब समयले बताएपछि रञ्जना पराजुली लम्सालजी दोस्रो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको नयाँ भानेश्वर काठमाडौँ उहाँको हालको बसाइरहेको छ अर्को मुक्तक मसँग छ श्रोता रामकुमार प्रधानजीको म भित्र नै मैले म पाउन नसकेपछि भन म के गरौं म भित्र नै मैले म पाउन नसकेपछि भन म के गरौं मलाई मेरो आत्माले मसँगै नलगेपछि भन म के गरौं देह र आत्मा छुट्याइदियो मलाई हरपल दैवले पनि नठग्नु पर्ने दैवले पनि ठग्नु ठगेपछि भन म के गरौं रामकुमार प्रधानजी मकवानपुर उहाँको घर हो नियमित रूपमा उहाँले पनि मिठो माया हामीलाई बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता सिरिस निशा नरेश परियारजीको अन्जानीमा चोखो प्यार हुनै सक्दैन अन्जानीमा चोखो प्यार हुनै सक्दैन फूलको पनि मुटु रेट्ने धार हुनै सक्दैन दुनियाँले सधैँभरि मलाई घृणा गरे पनि आँसु जति मलाई उपहार हुनै सक्दैन सिरिस निशा नरेश परियारजी शिखर नगरपालिका गोपघाट टोटी उहाँको घर हो हाल उहाँ तोहा कतारमा हुनुहुन्छ अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौ समर्पण सन्तोष छेत्रीजीको मुक्तक मसँग रहेको छ बजाङ उहाँको घर हो हाल बेङ्गलोर भारतमा हुनुहुन्छ अबको क्रममा समर्पण सन्तोष छेत्रीजीको मुक्तक मुक्तक सँगै अर्को एउटा साङ्गीतिक कोशेली तपाईँलाई श्रोता आज भोलि उनकै यादहरू घरि घरी आइरहन्छन् आज भोलि उनकै यादहरू घरि घरि आइरहन्छन् पुट्ला चाहिँ घरी मनमुटु बेसरी आइरहन्छन् जति भुल्न खोज्छु छन् बल्झिन्छन् अतीतहरू घुमेर हर समय मस्तिष्क भरि आइरहन्छन् बल्झिन्न भय छेत्रीजीको मुक्तक मुक्तक यो गीत तपाईँले सुन्नुभयो आजलाई भने श्रोता मुक्तक मालामा मुक्तक लिने यो सिलसिला यति मात्रै आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktakmala at the rate Gmail dot कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया पठाउन सक्नुहुन्छ त्यस्तै गरेर मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पनि प्रतिक्रिया तथा मुक्तक बाँड्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समेसनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्क सम्सदै मदन भण्डारी आशालाई भन्ने छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परन् नमस्कार शुभरात्री हो हरि हो हो हरि हो परदेशमा पैसा होइन पासो छ परदेशमा बोलाउँदै न फन्तले स्वदेशमा पन्छी फर्केर स्वादे पाऊ शान्तिको सानो देशमै बना भाग्यमा भजे जति नै मिल्छ पौरख गरे शान्ति वैभव देशमै फुल्छ ओहो धनै त भाग्यमा भए जति नै मिल्छ राख गारे शान्ति वैभव देशमै फुल्छ निदार हुन्छ चाडबाडमा टिका हुन्न थाकेसी निदाउने त्यो काखै हुन्न पन्छी फर्केर स्वादेश आ शान्तिको सानो देशमै बना हातको मैलो सुनको थैलो के गर्नु धानले सागर सिस्नो खाएको बेसा आनन्दी मनले हातको मैलो सुनको थैलो के गर्नु धनले सागर सिस्नु खाएको बेस आनन्दी मनले देख्छन् खुसी तस्बिरमा मनमा हुन्न एकान्त मन रोएको दिनै हुन्न फर्केर पन्छी फर्केर शान्तिको गुड सानो देशमै बनाऊ फल फर्केर स्वादेस आओ शान्तिको गुड सानो देशमै बना पंछी फर्केर स्वदेश आओ शान्तिको गुड सानो देशमै बना फल के स्वदेश